चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा संविधान सभाको चुनाव सफल बनाउने अभियान अन्तर्गत सरकारले आन्दोलनरत दलसँग वार्ताको प्रक्रिया सुरु गरेको छ वार्ताको आह्वानका लागि सरकारले आज लिखित पत्र पठाउँदैछ नेकपा माओवादीलाई सम्बोधन गर्दै सरकारले आज वार्ताका लागि चिठी पठाउने तयारी गरिएको स्रोतले जनाएको छ नेकपा माओवादीले भने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारसँग वार्ता नगर्ने बताइसकेको छ सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले आज बैठक बसेपछि आन्दोलनरत दलहरूलाई वार्ताका लागि पत्र पठाउने जानकारी दिनुभयो यसबीच खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनमा सहमति गरेका प्रमुख चार दलसँग गर्ने वार्ता र आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि पनि बस्दैछ दिउँसो बस्ने बैठकमा सरकार विरुद्ध आन्दोलन गरेका दलहरूसँगको सहकारी र आन्दोलनका कार्यक्रमका विषयमा छलफल हुनेछ दिउँसो दुई बजेपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा सरकार विरुद्ध गर्ने सङ्घर्षका कार्यक्रम र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो टेकौली चौरमा जारी नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी आज सकिँदैछ ज्याम्बोरी गत चैत्र अठाइस गतिदेखि सुरु भएको थियो चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको ज्याम्बोरीको सरकारका मुख्य सचिव लीलामणी पौडेलले समापन गर्दै हुनुहुन्छ ज्याम्बोरीमा नेपाल लगायत करिब एक दर्जन विदेशका गरी बाह्र वर्षदेखि सोह्र वर्षसम्मका करिब छ हजार स्काउट कर्मी सहभागी थिए छब्बिस वर्षपछि चितवनमा भएको ज्याम्बोरीमा नेतृत्व विकास विकास लगायतका विभिन्न क्रियाकलापमा स्काउट कर्मीहरूले सहभागिता जनाउनुका साथै आफ्नो देशको संस्कृति समेत आदान गरेका थिए शिक्षा मन्त्रालयले शैक्षिक सत्र दुई हजार सत्तरीका लागि आजबाट देशव्यापी रूपमा विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम सुरु गर्ने भएको छ नानी बाउ रमाई रमाई स्कुल आऊ पढे सिकी सधैँभरि खुसीले रमाऊ भन्ने नाराका साथ थालेको भर्ना अभियान वैशाख महिनाभर चल्ने शिक्षा विभागले जनाएको छ आजदेखि वैशाख चौध गतेसम्म पहिलो चरणको भर्ना अन्तर्गत मुस्कान सहितको फुल र अबिरले स्थानीय संस्कृति अनुसार बालबालिकालाई विद्यालयमा स्वागत गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिनुभयो पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट गाविस आठ मालिङ्गामा आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमा मृत्यु भएको छ मलेकोबाट बेनीघाटतर्फ जाँदै गरेको बा चौबिस प शून्य पाँच नम्बरको मोटरसाइकल बिग्रेर राखिएको नाचारख नौ पाँच एक नम्बरको ट्रकमा टोकेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ दुर्घटनामा मोटरसाइकल चालक बेनीघाट एकका छत्तिस वर्ष कृष्ण राज मृत्यु भएको हो अफ्रिकी देश सोमालियाको राजधानी मोगादिसोमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा बिसजनाको मृत्यु भएको छ आक्रमणकारले सहरको एक मुख्य अदालतमा गराएको बम विस्फोटमा सोह्रजनाको मृत्यु भएको हो आक्रमणकारले अदालतमा पछि गोली चलाए चला लगत्तै भवनमा बम विस्फोट गराएको अधिकारीहरूले बताएका छन् त्यस लगत्तै सो अदालत नजिकैको सडकमा कार बम विस्फोट हुँदा चारजनाले ज्यान गुमाएका छन् उता उत्तर कोरियाले आज राष्ट्रिय दिवस मनाइरहेको छ राष्ट्रिय दिवस मनाइरहँदा आज हुने भनेको सम्भावित साल परीक्षण उसले गर्छ या गर्दैन भन्नेमा यति बेला विश्व समुदायको ध्यान केन्द्रित भएको छ उत्तर कोरियाले हरेक पन्ध्र अप्रेलमा संस्थापक किम इल सुङको जन्मदिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ र इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज एक मात्र खेल हुँदैछ मा चिदम्बरम स्टेडियममा बेलुका सभा आठ बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किङ्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा खेलेको तीन खेलमध्ये दुईमा जित र एक महार बेहोर्दै चार अङ्कसहित चेन्नई अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने एक खेल बढी खेलेको पुणे एकमा जित र तीन महारसहित दुई अङ्कका साथ अन्तिमबाट दोस्रो स्थानमा रहेको छ यसअघि गैराती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई छ विकेटले पराजित गरेको थियो अवस्था बिहान एघार बजेको अर्पण खबर यति नै ध्रुवराज बिदा भई नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace radio Arpan एक से चार थोपलो पांच